उहाँले त पटक पटक मनमोहन सिंहले चाहिँ चुनाव गर्न होस् भन्ने हामी चाहन्छौँ जे सहयोग चाहिन्छ सहयोग हामी गर्न तयार छौँ भन्नुभयो भेटमा सहभागी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पछिल्ला समयमा राजनीतिक परिस्थिति दलहरूको काउ बाहिर जान थालेको हो एक विश्लेषण पूर्व राजा ज्ञानेन्द्र तराई भ्रमणमा समर्थक र विरोधीहरूको ओहिरो राजावादी कार्यकर्ताहरूले राजा औ देश बचाऊ भन्ने नारा लगाउँदै राजाको स्वागत गरेको थियो भने सदभावना पार्टीले दुईवटा स्वागत द्वार भत्काएको र अन्तर्राष्ट्रिय प्रसंगमा टर्कीमा दंगा नियन्त्रक प्रहरी आन्दोलनकारीहरूले कब्जामा लिएका ट्याक्सिम चोकमा प्रवेश सबभन्दा पहिला विश्व समाचार लन्डनबाट भगीरथ समाचार सुन्नुहोस् टर्कीको इस्तानबुल शहरको तक्सिम स्क्वायरमा गएको एक साताभन्दा बढ़ी समयदेखि धरना दिइरहेका सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाउन संयुक्त दंगा प्रहरीहरू परिचालन गरिएको छ प्रहरीले अश्रु ग्यास तथा पानीका फोहरा प्रहार गर्नुका साथै सरकारको विरोधमा नाराहरू लेखिएका ब्यानरहरू हटाई राष्ट्रिय झण्डा तथा राष्ट्रपिता कमाल अतातुर्कका तस्विरहरू राखेका थिए प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुङ्गा तथा प्रज्वलनशील पदार्थले हमला गरेका थिए एकजना प्रदर्शनकारी एसिम बुरूलले भनिन् आज बिहान प्रहरीको हमलापछि फेरि झण्डै दुई हजार मानिसहरू अहिले तक्सिम स्क्वायरमा भेला भएका छन् मैले पानी फ्याँक्ने तथा खुर्सानीको धुलो फ्याँक्न सक्ने लगायतका थुप्रै प्रहरीका सवारी साधनहरू देखिरहेकी छु एकजना प्रदर्शनकारीको भनाई हिजो प्रदर्शनकारीहरूका केही नेताहरूलाई भेट्न मंजूर भएका प्रधानमन्त्री रेसेप तैयब एर्दोगानले अब विरोध प्रदर्शनहरू सही नहुने जनाएका छनृ अफगानिस्तानको राजधानी काबुल स्थित प्रहरीले सर्वोच्च अदालत बाहिर गरिएको एक आत्मघाती हमलामा सोह्र जनाको ज्यान गएको जनाएका छन् चालिस जना भन्दा बढ़ी घाइते भएको बताइएको छ गएको अठार महिना यता काबुलमा गरिएको यो सबैभन्दा घातक हमला हो सो हमलापछि प्रहरीले काबुलको कूटनीतिक क्षेत्रका धेरैजसो भागमा मानिसहरूको आवत जावतमा प्रतिबन्ध लगाएका छन् तालिबानले उक्त हमलाको जिम्मा लिएको छ अफगानिस्तानका लागि राष्ट्रसंघीय दूतले यस वर्ष गत वर्ष सोही अवधिको तुलनामा अफगानिस्तानमा गैर सैनिक हताहतीको संख्या पच्चीस प्रतिशतले बढ़ेको जनाएका छन् यान कुबिसले भने गएको पाँच महिनामा तीन हजार भन्दा बढ़ी गैर सैनिक अफगानहरू मारिएका वा घाइते भएका छन् हताहती धेरैजसो सरकार विरोधी लड़ाकूहरूको हमलामा भएका थिए कुविसले भने आत्मघाती हमलाका कारण भएको हताहतीको संख्या एक चौथाईले घटे पनि घरेलु विस्फोटक तथा निशाना लगाएर गरिने हमलाबाट भएको हताहतीमा चालिस प्रतिशत भन्दा बढ़ीले वृद्धि भएको छ सिरियाको राजधानी दमस्कसको मध्यभागमा भएका दुई छुट्टा छुट्टै विस्फोटनमा कम्तीमा चौध जनाको ज्यान गएको छ भने तीसजना भन्दा बढ़ी अन्य घाइते भएका छन् अधिकारीहरूले दुईजना आत्मघाती बम हमलाकारीले माजेह स्क्वायर स्थित एउटा प्रहरी चौकी नजिकै ती विस्फोटनहरू गराएका जनाएका छन् एकजना प्रत्यक्षदर्शीले भने यी हमलाकारीहरू मानिस होइनन् ती सिरियाली पनि होइनन् उनीहरूसँगै आत्मा भन्ने कुनै चिज छैन ईश्वरले उनीहरूसँग बदला लिउन् एकजना स्थानीय व्यक्तिको भनाई हालैका महिनाहरूमा राष्ट्रपति असद विरोधी विद्रोहीहरूले राजधानी दमस्कारलाई तिनका निशाना बनाउँदै आएका छन् दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको फोक्सोको संक्रमणको उपचार गरिरहेका चिकित्सकहरूको टोलीसँग भेटघाट गरेका छनृ गैराती भएको सो बैठकपछि आज जारी गरिएको एक वक्तव्यमा राष्ट्रपति जुमाले मण्डेलाको उपचारमा संलग्न चिकित्सकहरूले सम्भव भएसम्म राम्रो उपचार गरिरहेको र त्यसबाट आफू सन्तुष्ट रहेको बताएको भनी उद्धृत गरिएको छ मण्डेलाले सघन उपचार कक्षमा चौथो रात बिताएका ठानिएको प्रिटोरिया स्थित अस्पताल बाहिर प्रहरीले सुरक्षा व्यवस्था कड़ा पारेका छनृ र चिनिया सरकारी संचार माध्यमहरूले भनेका छन् अफ्रिकी मुलुक घानामा सुन उत्खनन गर्न भनेर गएका हजारौं चिनियाहरूलाई स्वदेश फर्कन मनाउन दक्षिणी शहर नानिङबाट वकिल तथा कूटनीतिज्ञहरूको एउटा टोली त्यहाँ पठाउन लागेको छ घानामा सजिलैसँग सुन उत्खनन गर्न सकिने चर्चा फैलिएपछि गएको छ वर्षमा दश हजार भन्दा बढ़ी चिनियाहरू सो अफ्रिकी मुलुक पुगेका छन् घानाले अनधिकृत सुन खानीहरूमा काम गर्ने विदेशी कामदारहरूमाथि कड़ाई शुरू गरेपछि गत साता झण्डै दुई सय चिनियाहरू पक्राउ परेका थिए यो बीबीसी नेपाली सेवा हो एकपछि अर्को गर्दै नेपाली नेताहरूलाई दिल्ली निम्त्याइरहेको दक्षिणी छिमेकी भारतले नेपालको वर्तमान अन्यलपूर्ण अवस्था अन्त्यका लागि आगामी मंगिरभित्रै नयाँ संविधान सभाको चुनावमा पुनः जोड़ दिएको छ हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं देउपासँग आज भएको भेटमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले त्यस्तो धारणा राखेका हुन् मंगिरभित्र चुनाव गराउनका लागि सिंहले सबै नेपाली शक्तिहरूले मिलेर काम गर्नुपर्ने सुझाव दिएको देउबासँगै भेटमा सहभागी नेपाली नेता तथा अधिकारीहरूले बताएका छन् थप विवरण महेश आचार्यको रिपोर्टमा आफ्नो भारत भ्रमणको आज तेस्रो दिनसम्म भएका उच्चस्तरीय राजनीतिक भेटवार्ताहरूमा देउबाले भारतीय संस्थापन पक्षबाट एकै खालको सन्देश पाए नेपाली दलहरूले तोकेको समय मंगिरभित्रै चुनाव होस् भन्ने आज भेट भएका प्रधानमन्त्री सिंहले मात्रै नभई हिजो देउवासँग परामर्श गरेका सत्तारूढ़ संयुक्त प्रगतिशील गठबन्धन यूपीए की अध्यक्ष सोनिया गान्धी विदेश मन्त्री सलमान खुर्शीद लगायतका करिब आधा दर्जन भारतीय नेता तथा उच्च अधिकारीहरूले नेपालको तत्कालको अन्यल निकासका लागि चुनाव मात्रै विकल्प भएको सुझाव दिएका थिए देउबासँगै ती भेटमा सहभागी नेपाली कंग्रेसका नेता विमलेन्द्र निधि पटक पटक मनमोहन सिंहले चाहिँ चुनाव गर्न होस् भन्ने हामी चाहन्छौँ जे सहयोग चाहिन्छ सहयोग हामी गर्न तयार छौँ भन्नुभयो यो विदेश मन्त्रीदेखि लिएर सोनिया गान्धीदेखि लिएर मनमोहन सिंहसँग र कर्ण सिंह कपिल सिब्बल जो जोसँग भेट भयो सबैको नगरमा चुनाव होस् भन्ने थियो कतिपय भारतीय नेताहरूले भने हालको गैर दलीय अन्तरिम सरकार लामो समयसम्म चलिरहन नसक्ने छनक दिने शैलीमा चुनावबाट छिटै राजनीतिक सरकार चयन गर्नु उपयुक्त हुने सुझाव दिएको नेता निधिले जानकारी दिए कतिपय ठाउँमा त पोलिटिकल गभर्मेन्ट चाहिन्छ अहिले पोलिटिकल गभर्मेन्ट छैन पोलिटिकल गभर्मेन्ट भन्नुको इलेक्सनबाट आउँछ त्यस कारणले इलेक्सन गर भन्ने अरू पदाधिकारी भन्नुभएको छ चुनाव मात्रै छलफलको विषय थिएन सबैभन्दा जटिल हुने ठानिएको संहिताको मुद्दालाई देउबा स्वयंले भारतीय नेताहरूसँगका कुराकानीका क्रममा पटक पटक राखेका थिए अध्यक्ष गान्धी लगायतसँग त्यसबारे भएको छलफलबारे निधि संहिताको बारेमा सहमति हुन सकेको छैन यद्यपि हामी एघार प्रदेशमा सहमति गरिसकेका थियौँ भन्ने चर्चा गर्नुभयो त्यही बेला उहाँले फेडरल हो यो ठिक हो तपाईँहरूको समस्या हो सोनिया गान्धीले मात्र होइन सबैले फेडरलिजम भन्नुको अब नेपाली जनताले तय गर्नु हो चुनाव र संघीयता जस्ता राजनीतिक मुद्दा मात्रै होइन देवालले सरकार प्रमुखले झै निजगढ़ काठमाण्डु द्रुत मार्ग निर्माण लगायतका झण्डे आधा दर्जन विकास निर्माणका विषयमा भारतीय सहयोग खोजेका थिए यसबाट उनले एउटा पार्टी विशेषको नेताका रूपमा नभई समग्र मुलुककै प्रतिनिधिका रूपमा भारत पुगेको छनक दिन खोजेको कतिपयको विश्लेषण पाइन्छ तर देउवाले आफ्नो भ्रमणलाई लिएर आफ्नै पार्टी नेतृत्व पंक्तिमा देखिएको आशंकाको सामना नेपाल फर्किएपछि गर्नुपर्ने देखिन्छ महेश आचार्य बीबीसी काठमाडौँ यसै सिलसिलामा हाम्रा साथी फणिन्द्र दाहालले दिल्लीस्थित कान्तिपुर दैनिकका पत्रकार देवेन्द्र भट्टराईलाई सम्पर्क गरी भारतले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको सट्टा किन पूर्व प्रधानमन्त्री देउबालाई दिल्ली बोलाएको होला भनेर सोधेका थिए यो जिज्ञासा सबैतिरबाट उठेको र सोसल मिडियामा धेरैतिरबाट चासो उठेको हुनाले मैले अघि भर्खरै देवाजीसँग भेटमा सोधेको थिएँ र उनले चाहिँ मलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा मैले निम्ता दिइएको हो पार्टी सभापतिको हैसियतमा सुशील कोइराला गत वर्ष नै आउनु भएको छ त्यसले गर्दाखेरि यसलाई यही अर्थमा बुझ्नुपर्छ मिडियाले अर्को रूपमा बुझेको हुनसक्छ तर म पूर्व प्रधानमन्त्रीको हैसियतमा आएको हुँ भनेर देउवाले जवाफ दिएको थिए यदि त्यही तर्कलाई आधार मान्ने हो भने देवेन्द्रजी यसअघि प्रधानमन्त्री हुँदा पनि एमाले अध्यक्ष झलनाथ खनाललाई भारत भ्रमणको निम्तो दिइएको थिएन अहिले पनि उनलाई छोडेर एमालेकै अर्का नेता माधव नेपाललाई बोलाउने तयारी भइरहेको छ भन्ने कुरा आएको छ कतिको युक्तिसंगत छ त्यो उहाँको दादी यसमा चाहिँ भिन्न अर्थहरू राखेर यहाँ व्याख्या हुने गर्ने बुझ्ने गरिएको छ जस्तो झलनाथ स्वयंसँग भारतले राख्दै आएको सम्बन्ध र उहाँसँग उहाँले भारतलाई हेर्नुभएको दृष्टिकोणका आधारमा पनि केही असहज स्थिति पहिले पनि रहेको र केही हेर्ने दृष्टिकोणमै अलिकति असहज अवस्था रहेको देखिएकोले पनि पूर्व प्रधानमन्त्री माधव नेपाललाई बोलाइएको हो भन्ने खालको बुझाइ छ र अर्कोतिर चाहिँ भारतीय संस्थापन पक्ष भारत सरकार स्वयंले पनि यसरी कुनै वरियता नहेरिकन अथवा प्रोटोकल र अरू सिनियर जुनियरको कुरा नगरिकन जुन चाह्यो त्यही नेतालाई निम्ता दिने र नेताहरू पनि स्वयं कुदेर आउने स्थिति देख्दाखेरि हाम्रो नेतृत्वको कमजोरी पनि यहाँबाट झल्किन्छ र हामीलाई जसरी पनि उपयोग गर्न सकिन्छ व्यवहार गर्न सकिन्छ जस्तो संकेत पनि यसबाट स्पष्ट भएको छ यसरी प्रचण्ड र बाबुराम भट्टराई भारत जाँदा पनि कांग्रेस आएकी नेत्री सोनिया गान्धीसँग भेट हुन सकेको थिएन यसपटक देवबाजीले भेट्नु भएको छ यसको खास अर्थ केही छ यसमा पनि अर्थ छ कि जस्तो लाग्छ जस्तो देवबाजीले पनि सोनिया गान्धीज्यूलाई साथ अस्ति भर्खरै छत्तिसगढमा भएको माओवादी काण्ड जसबाट केही कङ्ग्रेस नेताहरू पनि बित्नु भएको थियो को पनि हत्या भएको थियो त्यो घटना लिएर संवेदना व्यक्त गर्दै सहानुभूति व्यक्त गर्दै माओवादीलाई मूलधारमा ल्याउने विषयमा पनि केही कुरा गर्नुभएको थाहा हुन आएको थियो त्यसको अर्थ के भने अझै पनि माओवादी पक्षधरसँग भारतको संस्थापन पक्ष खुलेर आउन सकेको छैन अझै पनि स्पष्ट एउटा आधार बन्न सकेको छैन र हार्दिकता अझै पनि हुन सकेको छैन भन्ने संकेत सङ्केत हुनसक्छ सोनियाजीलाई पहिले बाबुराम प्रचण्डले भेट्न नपाउनु र अहिले देउबाले भेट्न पाउनुमा नेपाली कांग्रेसका शीर्ष नेताको नयाँ दिल्ली भ्रमण केही समयको अन्तरालपछि भएको छ यसलाई त्यहाँ कसरी लिइएको छ यहाँको साउथ ब्लकले पहिलेदेखि नै भिन्न रूपमा ब्रिफिङ गर्दै आएको छ कस्तो भने आगामी संविधान सभाको निर्वाचन अगाडि नेपाली राजनीतिक दलका मूलधारका दलका नेताहरूलाई चाहिँ निम्तो दिएर परामर्शमा बोलाउने इङ्गेजमेन्ट गराउने निर्वाचन पद्धति प्रक्रियाका बारे र शान्ति प्रक्रियाका बारे भनेर जानकारी गराइसकेको अवस्था छ त्यसरी पहिलो चरणमा पुष्पकमल दाहाल र अहिले सर्वदेवा यता आएका हुन् परामर्शकै लागि बोलाइएको भनेर त्यसरी जानकारी दिएको छ र त्यसरी नै बुझिने अवस्था छ यहाँ आजको भेटमा प्रधानमन्त्री मनमोहन सिंहले मंगिरमा चुनाव गराउन सुझाव दिएको भन्ने कुरा आएको छ मंगिरमै चुनाव हुनुपर्छ भन्ने सुझाव कतिको सशक्त रूपमा आएको छ हो यसपटक यसलाई यो सुझावलाई चाहिँ सशक्त रूपै मान्नुपर्छ निर्देशन भन्न त मिल्दैन तर सुझाव कडा सुझावको रूपमा आएको छ किनभने पूर्व प्रधानमन्त्री देउवाले विदेश सचिव सँग भेट गरेदेखि विदेश मन्त्री प्रधानमन्त्रीको तह र कंग्रेस नेत्री सोनिया गान्धीसम्म पनि जहाँ पनि निर्वाचनको कुरा र जति सक्दो चाँडो निर्वाचनको कुरा जसरी उठेको छ र हामी जे पनि सहयोग गर्न लजिस्टिक सपोर्टदेखि लिएर अरू आवश्यक सहयोगहरू गर्न तयार छौं चुनावमा जानुहोस् संविधान लेख्नुहोस् भन्ने कुरा जसरी उठिरहेको छ यसले गर्दा यसलाई सामान्य सुझाव भन्दा पनि अलिक कडा सुझावको रूपमा र एउटा गाइडलाइनको जस्तो रूपमा मैले बुझेको छु उनी थिए दिल्लीस्थित कान्तिपुर दैनिकका पत्रकार देवेन्द्र भट्टराई फणिन्द्र दालसँग कुरा गर्दै अब एउटा प्रसंग छोटकरीमा विद्यार्थीहरूको लागि फलामे ढोका पनि भनिने एसएलसी परीक्षामा यसपालि पोहोर सालको भन्दा लगभग छ प्रतिशत कम अर्थात एकचालिस प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् परीक्षा नियन्त्रण कार्यालयका अनुसार पोहोर साल सड़चालिस प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए भने यसपालि त्यो प्रतिशत एकचालिस दशमलव सन्ताउन्नमा झरेको छ यसपालि तर्फ करिब चार लाख विद्यार्थीले परीक्षा दिएका थिए तर करिब डेढ़ लाख मात्र उत्तीर्ण भए एसएलसीमा वर्षेनी झन्झन कम विद्यार्थी उत्तीर्ण हुन थालेको प्रति चिन्ता बढ़िरहेको बेला परीक्षा नियन्त्रक खगराज बरालले बीबीसीलाई विद्यार्थीहरूले पठन पाठन सिकाइमा कमजोरी तथा विद्यालयमा परीक्षामुखी पठन पाठन जस्ता कारणले एसएलसीको नतिजा तुलनात्मक रूपमा झनै खसिएको बताए उनले विद्यार्थीहरूको पठन पाठन थप सृजनात्मक र समालोचनात्मक हुनुपर्नेमा जोड़ दिएका छनृ अर्को प्रसंग राणा शासन ढाले पञ्चायत फाले राजतन्त्रको उन्मूलन गरे संहिताको नयाँ बाटो रोजे क्रान्ति जनआन्दोलन जनयुद्ध र मधेस विद्रोह भनिने राजनीतिक लड़ाई जितेका दलका नेताहरू यति बेला भने उद्धारको भिक्षा मागिरहेको पराजित योद्धा जस्ता देखिएका छन् हाम्रा संवाददाता शरद केसी भन्छन् पछिल्ला वर्ष त राजनीतिक रंग फुङ्ग उड्दै गएका दलहरू दलदलमा जाकिँदै गएका छन् सुनौ एक विश्लेषण आखिर अरू त कुरै छाडौं चुनावी कानूनमा सहमति जुटाउने प्रमुख राजनीतिक शक्तिको लामो प्रयास विफलै बन्यो घमण्ड गर्थे लामो इतिहास बोकेको राजतन्त्र शान्तिपूर्ण ढंगले ढाल्यौं विश्व चकित हुने गरी सशस्त्र संघर्षका कुनै बेलाका पक्ष विपक्ष मिलेरै शान्ति स्थापना गर्यौं तर तीनै दलहरूलाई केही वर्ष यता एकपछि अर्को विफलता हात परिरहेको छ संविधान सभा छँदै एकपटक होइन सत्र चोटिसम्म प्रधानमन्त्री चुन्न सकेनन् संविधान सभाको अवसानसँगै नयाँ संविधान दिने आफैले देखाएको सपना चकनाचुर पारे किन चाउरिस मरिच आफ्नै रागले भने जस्तै आपसी पौठाजोरीका कारण सत्ताको साँचो किस्तीमा राखी न्यायालय प्रमुखलाई जिम्मा लगाए बहुदलीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्यका साथ हिँडेका दलका नेताहरू निर्दलीय सरकारका निर्माता बन्न पुगे सुनिन थालेको छ लामो राजनीतिक इतिहास बोकेका शीर्षस्थ नेताहरूले बालुवाटारको बैठकमा हिजो आज आफ्नै मातहतमा काम गरेर पेन्सन पकाएका पूर्व कर्मचारी मन्त्रीबाट खप्की समेत खान थालेका छन् विगत सम्झिने हो भने हिजो तमाम व्यथितिका निम्ति दलहरूले चोरौला राजदरबारतर्फ सोझ्याउँथे कंग्रेस एमाले सशस्त्र संघर्षलाई बाधक ठान्थे माओवादीको निशाना पुरानो सत्ता थियो तर ती सबैलाई आफ्नो अनुकूलतामा फेरेका उनीहरूको हालत दिन देखिन्छ कतिपयका भनाईमा दलहरूले आफूहरूको राजनीतिक सर्वोच्चताको संरक्षणका निम्ति रोजेको निर्दलीय सरकार थारो साबित हुने शंका शुरू भइसकेको छ त्यो शंका सत्य साबित भई मंगिरमा पनि चुनाव नभए राजनीतिलाई उनीहरूले डोर्याउने होइन उनीहरूले एउटा अनिश्चित परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ सोच्दा पनि हुन् स्थिति काबूमा लिउला भन्ने तर परिस्थिति झनपछि झन उनीहरूको काबू बाहिर अझ सीमा पारी भारततिर गएको धेरैले महसुस गरिरहेका छन् जबकि विफलताको श्रृंखलाका माझ दलहरू चाहिँ दलदलमा फाँस्दै गएको आकलन गरिन थालेको छ शरद बीबीसी यो बीबीसी नेपाली सेवा हो एकैछिनमा संस्था जाने गरेको मेरो लागि हो हामीलाई अहिलेसम्म केहीको धमेलो छैन सन्तुष्ट छौँ हामी राम्रो छ परोपकारका लागि सर्वोच्च दिएका काशीका एक दम्पति बारेको रिपोर्ट अब पालो श्रोता प्रतिक्रियाको प्रस्तुत गर्दैछन् साथी सुरेन्द्र फुयाल र महेश आचार्य आज हामीले हुलाक मार्फत पत्र पठाउने श्रोताहरूको प्रतिक्रिया समेटेका छौं केही साता अघि साझा सवालमा प्रसारित वन अतिक्रमण बारेको कार्यक्रम सुनेर पदमपुर चितवनका गणेश भन्ताना लेख्छन् हरियो वन नेपालको धन भन्ने उखानलाई लोप पार्दै केही व्यक्तिहरूले वनमा राज गरेको कुरा साझा सवालबाट खोल्न आयो यसरी निरन्तर वन विनाश भए चुरे पहाड़ केही वर्षपछि मरूभूमिको पहाड़ नबन्ला भन्न सकिन्न जनसहभागिता बिना वन विनाश रोक्न सकिँदैन त्यसैले व्यापक जनसहभागिता र वन सचेतना कार्यक्रम सँगसँगै स्थानीय निकायहरूलाई परिचालन गरेर विनाश रोक्न सकिए भविष्यका पुस्ताले हरियो वन देख्न पाउँथे कि सोही सन्दर्भमा पहलमानपुर कैलालीकी मेनुका पौडेल लेख्छिन् वन जोगाउनका निम्ति केही निश्चित कामहरू गर्नुपर्छ हरियो रूखलाई नढाल्ने सामुदायिक वनको खाली ठाउँमा वृक्षारोपण गर्ने डडेलो लाग्न नदिने वन जोगाउनुको फाइदाबारे जनमानसलाई थाहा दिने ढलापड़ा काठ निकाल्दा सानातिना बोट बिरूवा जोगाएर मात्र निकाल्ने तथा नाजायज काम गर्नेलाई सजाय दिने ईपीएस मार्फत कोरिया जान भाषा परीक्षा दिएकाहरूको समस्याबारे काठमाण्डु डल्लुबाट अमर विश्वकर्मा लेख्छन् विगतमा कोरियन भाषा परीक्षा दिएका अढाई सय युवा युवतीहरूको नाम समय गुज्रिएको कारण रोस्टरबाट झिकिएको देख्दा दुःख लाग्यो ती व्यक्तिहरूले भाषा अध्ययनका लागि लगानी गरेको आफ्नो समय बुद्धि तथा आर्थिक लगानीको क्षति मूल्याङ्कन हुन सक्दैन यसै गरी सन् दुई हजार एघारमा भाषा परीक्षामा परीक्षामा सफल भएकाहरूको समय म्याद पनि आउँदो डिसेम्बरमा सकिँदैछ जबकि ईपीएस कोरिया शाखाले फेरि अर्को कोरियन भाषा परीक्षा सेप्टेम्बरभित्र गर्ने भनी छापाहरूमा ल्याएको समाचारले रोस्टरमा बाँकी रहेका सयौं युवा युवतीको परिश्रम खेर जाने सम्भावना देखिँदैछ त्यसैले सम्बन्धित निकायले परीक्षा पछाडि सारेर पहिले रोस्टरमा बाँकी रहेकाहरूको म्याद थपेर उनीहरूलाई चाँडो कोरिया पठाउने व्यवस्था मिलाए उपयुक्त हुने थियो तपाई पनि हाम्रो कार्यक्रम वा समसामयिक विषयमा कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने बीबीसी नेपाली सेवा पोस्ट बक्स नम्बर छ सय बहत्तर काठमाडौँ ठेगानामा पठाउनुहोस् हाम्रो इमेल ठेगाना Nepali dot letters at BBC dot CO dot युकेमा तपाई हामीलाई इमेल पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेज हो Facebook dot com slash BBC Nepali service अब एउटा अन्तर्राष्ट्रिय प्रसंग टर्कीमा दंगा नियन्त्रक प्रहरीहरूले इस्तानबुलको ट्याक्सिम चोकमा प्रवेश गरी त्यसलाई करिब दुई हप्ता अघिबाट कब्जामा लिई सरकार विरोधी प्रदर्शन गरिराखेकाहरूमाथि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेका छन् उनीहरूले आन्दोलनकारीहरूले टाँगेका ठूल्ठूला तुलहरू हटाएर त्यसको सट्टामा देशको राष्ट्रिय झण्डा र रा राष्ट्रपिता केमाल अतातुरको चित्र टाँगे उक्त चोकको एक छेउमा दुवै पक्षबीच भिडन्त हुँदा प्रदर्शनकारीहरूले पटाका र ढुंगा प्रहार गरेका थिए प्रधानमन्त्री रेजेप ताइएप अर्दोवानले टर्कीको छवि धुमिल्याउन र अर्थतन्त्र ध्वंस पार्न ती प्रदर्शनहरू लक्षित भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् बीबीसी अनलाइनमा आधारित रिपोर्ट सुनौ साथी दाहालबाट टर्कीका दंगा नियन्त्रक प्रहरीहरू प्रदर्शनकारीहरूले करिब दुई हप्तादेखि कब्जा जमाएको इस्तानबुलको टाक्सिङ चोकमा प्रवेश गरेका छनृ उनीहरूले अश्रु ग्यास र रबरका गोलीहरू चलाएपछि आन्दोलनकारीहरू चोकसँग जोडिएको गेजी पार्कमा प्रवेश गरेका थिए केही प्रदर्शनकारीहरूले प्रहरीमाथि पटका र ढुंगा हानेका थिए गेजी पार्कको पुनर्विकाससँग सम्बन्धित एउटा प्रदर्शनमा दमन गरिएपछि पछिल्लो आन्दोलन शुरू भएको थियो त्यो आन्दोलनको माग अहिले व्यापक भएको छ र प्रदर्शनकारीहरूले प्रधानमन्त्री रेजेप ताइप एर्दोआन सरकार निरंकुश बन्दै गएको र धर्मनिरपेक्ष राष्ट्र चर्कीमा मुसलमान धर्म सम्बन्धी मान्यताहरू थोपर्न खोजिएको आरोप लगाएका छनृ प्रधानमन्त्री एर्दोहानले मंगलबार आन्दोलनमाथि भएको प्रहरी हस्तक्षेपको बचाउ गरे संसदमा तालीका कारण पटक पटक रोकिँदै उनले दिएको एउटा भाषणमा उनले भने प्रदर्शनकारीहरूले के अपेक्षा गरेका थिए के तिनीहरूलाई हामी उनीहरूको अगाडि घुँडा टेक्छौं भन्ने लागेको थियो संसदमा उनले दिएको अभिव्यक्ति इस्तानबुलका गवर्नर हुसेन आब्नी मुतलुले गेजी पार्कको प्रदर्शन रोक्न प्रहरी हस्तक्षेप नगरिने भनेर राखेको भनाईसँग बाजिएको थियो उनले प्रधानमन्त्रीका रूपमा आफूले प्रदर्शन रोक्न आग्रह गरेको उल्लेख गर्दै गेजी पार्क कब्जा गर्न नभई सर्वसाधारणको हिण्डुलका लागि भएको संसदमा बताएका थिए बख्तरबन्द गाड़ी र पानीको सहित हेलमेट अनि रक्षा कवच लगाएका प्रहरीहरू प्रदर्शनकारीहरूले राखेका अवरोधहरू पछाउँदै मंगलबार बिहानै पार्कमा प्रवेश गरेका थिए उनीहरूले चोकतर्फ फर्काएर प्रदर्शनकारीहरूले अगाडिको भवनमा राखेको ब्यानर निकालेका थिए र सट्टामा देशको राष्ट्रिय झण्डा र राष्ट्रपिता केमाल टुर्कको चित्र टाँगेका थिए चोकमा पुगेका बीबीसीका मार्क लवेन भन्छन् सरकारको शक्ति प्रदर्शन बुधबार प्रधानमन्त्री एर्दोवान र प्रदर्शनकारीहरूबीच हुने भनिएको वार्ता बिथोल्न चालिएको सुनियोजित कदम हुन सक्छ प्रदर्शन शुरू भए यता तीनजनाको ज्यान गएको छ र पाँच हजार भन्दा बढ़ी घाइते भएका छनृ टर्कीको राजधानी आंकारामा पनि साना साना प्रदर्शनहरू हुने गरेका छन् र प्रदर्शनकारीहरूलाई धपाउन प्राय प्रत्येक साँझ प्रहरीले अश्रुग्यास र पानीको फोहराले हान्ने गरेको छ पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म राष्ट्रिय र स्थानीय मुद्दाहरूमा समाचार समीक्षा विश्लेषण र बहस नेपाली समयअनुसार हरेक दिन बेलुकी पाउने नौ बजे अब देशभित्रकै केही प्रसंगहरू समर्थन र विरोधका बीच पूर्व राजा ज्ञानेन्द्रले मध्य तराईको सिराहा र सप्तरी जिल्लाको विभिन्न मठ मन्दिरहरूको दर्शन पूजा र त्यसक्रममा आफ्ना समर्थकहरूसित भेट गरेका छन् उनी सिराहाबाट आज साँझ बारा जिल्लाको सिमरा मोटरमा फर्किएका छनृ सोमबार आफै मोटर चलाएर यात्रा गरिरहेका पूर्व राजालाई मंगलबार भने चालकले सहयोग गरेका थिए यसअघि उनले फागुनमा तराईका जिल्लाहरूको भ्रमण गरेका थिए तर छोरा बिरामी परेपछि त्यतिखेरको भ्रमण बीचमै रोकेका थिए थप विवरण जनकपुरबाट ब्रिज कुमार यादवले पठाएको रिपोर्टमा तराईमा आँप पाक्ने गर्मीमा पूर्व राजाले मठ मन्दिरहरूको दर्शन पूजा र आफ्ना समर्थकहरूसित भेट्ने अभियान थालेका छन् सप्तरी र सिराहाको दुई दिने भ्रमण क्रममा पूर्व राजाको जाजाकार र विरोध दुवै भयो तर पूर्व राजाका निकटवर्तीहरूको राजतन्त्र फर्किने आश अझै मरेको छैन त्यसमध्ये पूर्व राजाका संवाद सचिव फणिराज पाठक यो नेपाली जनताकोले चाह्यो भने नेपालमा जे व्यवस्था चाहन्छन् त्यो व्यवस्था आउँछ जनताले निर्णय गरे होइन विघटित संविधान सभाले निर्णय गरे हो अब आउने संविधान सभाले चाह्यो भने त्यो पनि त लागू होला नि होइन र पोस्टर र ब्यानरहरूमा श्री पाँच महाराज धिराज लेखिएकोले विरोध गरेको सद्भावना पार्टीका नेता दिनेश यादवले जनाए मधेस आन्दोलन लोकतन्त्र आन्दोलन जेल जेल खेदियो कति आमाको छोराहरू अपाङ भयो तर अहिले पनि राजाले श्री पाँच महाराज विराज जाजा हो भने सम्बोधन गरेर लेखेर कम्प्लेटिङ गरिराखेका छ उहाँले सम्बोधन गर्दै हिँडिराखेको हुनाले हामी यो राजाको विरोध गरे राजावादीको रूपमा परिचित एकजना किशोरी महतोले आफ्नो नामबाट छपाएको पोस्टरहरूमा राजा उल्लेख गरिएको छ विरोधको कारण उक्त पोस्टर र ब्यानरलाई नै मानिए पनि महतोलाई त्यसबाट कुनै पछुतो छैन मैले राजालाई मतलब जिन्दाबाद गर्ने मेरो आफ्नै कर्तव्य हो सिपी पाँच महाराज भनेर पहिलेदेखि सम्बोधन गरेको हुनाले मैले जयकार गरेकै हुँ पूर्व राजाको सिराहाको लहानमा पनि विरोध भएपछि समय स्थिति तनावपूर्ण बनेको थियो दिनभरि नै सयौंको संख्यामा प्रहरी परिचालन गरिएको नेपाल पत्रकार महासंघ सिराहाका सभापति देव कुमार यादवले जनाए राजावादी कार्यकर्ताहरूले राजा औ देश बचाऊ भन्ने नारा लगाउँदै राजाको स्वागत गरेको थियो भने गए राति राजेन्द्र महतोको सद्भावना पार्टीले ब्यानरमा श्री पाँच सरकार लेखेको भन्दै दुईवटा स्वागतद्वार भत्काएको सुरक्षा अवस्था लाहानमा करा बनाएको छ पूर्व राजा लाहानमा मन्दिर दर्शन र समर्थकहरूसित भेटघाट गरी आजै साँझ सिमरा फर्केका छन् ब्रिज कुमार यादव बीबीसी जनकपुर धाम आज मंगलबार प्रस्तुत छ सकारात्मक सन्देश दिने सामग्रीहरूको श्रृंखला विकल्प अन्तर्गतको रिपोर्ट अब आफ्नो दाजुभाइ चाहिँ अब छोराछोरी केही नभएपछि भाइ एउटा संस्थालाई दिएर उता त धर्म त होला यही हस्पिटल चलेको राम्रोसी पोखराको जस्तो चलेको देख्न पाए यही छ हामीलाई आफूले आर्जन गरेको सम्पत्तिबाट थोरै दान गर्ने मानिसहरू समाजमा धेरै भेटिन्छन् तर भए जति सबै जायजेथा र सम्पत्ति दान गर्ने कमै भेटिन्छन् कास्कीको लेखनाथमा दश वर्ष अघि अस्पताल निर्माणको निम्ति सहयोग जुटाउन एउटा यज्ञ लगाइएको बेला रेवत दम्पतिले आफ्नो सर्वस्व नै दान गरेका थिए हिजो आज उनीहरू आफ्नो दानबाट अस्पताल बनेकोमा खुशी छन् र सन्तुष्ट पनि लेखनाथको पौडेल दम्पतिको उदाहरणीय प्रयास र उनीहरूको दिनचर्या समेटेर पोखराबाट हाम्रा संवाददाता नारायण कार्कीले पठाएको रिपोर्ट सुनौ शिवजीको जराले कृष्णको जरासँग हार्यो जराले प्रार्थना गरेर ज्यान बचायो स्वर्गीय पण्डित नारायण प्रसाद पोखरेलले एक दशक अघि वाचन गरेको महाज्ञमा रेवती रमण र शान्ता पौडेलको प्रौढ जोडीले आफूसँग भएको श्रीखुरी सोह्र रोपनी जग्गा दान गरेको थियो त्यस बेला सो जग्गाको करिब तीस लाख मूल्यांकन गरिएको थियो तपाईँ कति सन्तुष्ट हुनुहुन्छ त्यसरी दान दिएर चाहिँ मैले अलिक गल्ती गरेछु कि भन्ने लाग्छ लाग्दैन होइन जहाँ खाएर उडाएको होइन रसियाएर उडाएको होइन र त्यही एउटा संस्था जानेहरूको मेरो लागि दुनियाँ संसारलाई नै हो सन्तुष्ट छौँ सर हामी हामीलाई अहिलेसम्म केहीको धमिलो छैन सन्तुष्ट छौँ हामी राम्रो छ यही हस्पिटल चलेको राम्रोसी पोखराको जस्तो चलेको देख्न पाए यही छ हामीलाई धोका आफूहरूले दान गरेको अचल सम्पत्तिको सदुपयोग भएको पौडेलले बताए भोलि भोलि पनि हामी मरेर गए पनि फलाएर यस्तो गरिदियो भने नाम पनि छ भोलि नै हामी बिमारी भने हामीलाई नियोग उपचार गरेर यहाँ भयो अस्पताल भवनभित्रै उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष तिलक प्रसाद तिवारी केही जग्गा जमिन उहाँको बिक्री गरेर अहिले हामीले यहाँ अक्षय कोषमा राखेका छौं र केही जमिन चाहिँ बेचेर गरिरहेका छैनौं चलाइरहेका छैनौं उहाँहरूलाई अहिले हामीले यही नै अस्पताल हाताभित्र ल्याएर बसोबासको र खाना बस्नको व्यवस्था गरिराखेका छौँ होइन दान दिने त एउटा कुरा हो होइन तर चाहिँ भए वर्ग चाहिँ सबै दान दिने चाहिँ सोच कसरी आयो त अब आफ्नो दाजुभाइ चाहिँ अब छोराछोरी केही नभएपछि अब कसलाई दिने कहाँ दिने भाइ एउटा संस्थालाई दिएर उता त धर्म त होला अब आफ्नो कोही पनि नभएपछि त अरू बाहिर बाहिर गरेर खानुभन्दा संस्थानले भोलि आफ्नो चाहिँ हाम्रो हजुरबाहरू पढाएर यस्तै त्यो दान गरेर त्यो भन्छ गाउँको दाजुभाइले त भन्छ त्यो मन उठेर अनि हामीले यहाँ हस्पिटलमा दान गरेका तपाईँहरूलाई कहिले कहिले तीर्थ व्रत गर्नु मन लाग्ला घुम्न मन लाग्ला त्यो बेला के गर्नुहुन्छ त त्यो बेला नि गइराखियो सर गएछौँ अब म दुईचोटि मधुबन गएँ एकपटक दुवैजना गएँ आफूले अब घुम्न मन लाग गइयो जान पाइराखियो अब आठ पनि तपाईँ चलाउँछ भने हामीसँग सम्पर्क राख्नु र आफ्नो चाहिँ अब हामीले पनि चाह जाने भयो हामीले पनि दिएर जान्छौँ तपाईँलाई भनिराखेको भनिराख्नु पनि छ अनि अहिले समय चाहिँ कसरी काट्नुहुन्छ त तपाईँहरू अहिले अब ओमसान त्यहाँ जान्छु के अरे बिहान अब आउने आउने खाना पकाउने खाने कहिले कतै डुब्ने त्यसरी नै दिन बिताइयो मन्दिरतिर जाने अब यस्तो यस्तो त हामी हामी जस्तो बुढाहरू बुझ्दैन रामायण पढ्छन् महाभारत पढ्छन् त्यो सुन्नुभयो भने धेरैसम्म मन्दिरै जान्छ महायज्ञपछि सत्र सय व्यक्तिको दानबाट लेखनाथ लायन्स क्लबको पहलमा लेखनाथमा सामुदायिक अस्पताल स्थापना गरिएको छ अस्पताल सञ्चालनका लागि लायन्स अन्तर्राष्ट्रिय र नेपाल सरकारले पनि सहयोग गरेको छ विकल्प प्रस्तुत गर्दै थिए नारायण कार्की अब अन्त्यमा विश्व समाचार शीर्षक लन्डनबाट इस्तानबुल शहरको तक्सिम चौकमा गएको एक साताभन्दा बढ़ी समयदेखि धरना दिइरहेका सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाउन टर्कीमा संयौं दंगा प्रहरीहरू परिचालन गरिएको छ अफगानिस्तानको राजधानी काबुल स्थित प्रहरीले सर्वोच्च अदालत बाहिर गरिएको एक आत्मघाती हमलामा जनाको ज्यान गएको जनाएका छन् सिरियाको राजधानी दमस्कसको मध्यभागमा भएका दुई छुट्टा छुट्टै विस्फोटनमा कम्तीमा चौध जनाको ज्यान गएको छ भने तीस जना भन्दा बढ़ी अन्य घाइते भएका छनृ युरोपेली हवाई क्षेत्रलाई एउटै बनाउने युरोपेली संघको योजनाको विरोध गर्दै फ्रान्सेली वायु यातायात नियन्त्रकहरूले आजदेखि तीन दिने हड़ताल शुरू गरेका छन् दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको फोक्सोको संक्रमणको उपचार गरिरहेका चिकित्सकहरूको टोलीसँग भेटघाट गरेका छनृ रूसका प्रहरीले संसद भवन बाहिर समलिङ्गी अधिकारको पक्षमा प्रदर्शन गरिरहेका झण्डै बीसजना प्रदर्शनकारीहरूलाई पक्राउ गरेका छन् चिनिया संचार माध्यमहरूले भनेका छन् अफ्रिकी मुलुक घानामा सुन उत्खनन गर्न भनेर गएका हजारौं चिनियाहरूलाई स्वदेश फर्काउन मनाउन दक्षिणी शहर नानिङबाट वकिल तथा कूटनीतिज्ञहरूको एउटा टोली त्यहाँ पठाउन लागि छ हस् यसका साथै बीबीसी नेपाली सेवाको आजको सबै कार्यक्रम यही सकिन्छ भोलि बेलुकी पाउने नौ बजे हामी फेरि उपस्थित हुनेछौ नमस्कार रेडियो अर्पण एक सय चार पाँच मेगा